समस्या होला मेरो आफ्नै पिरहरू छ सबै ठुलो साथ हुन्छ साथ हुन्छौँ कि हुँदैनौ साथै बिताएका यी पलहरूलाई सम्झना बनी सदा रहन देऊ दुःख त हामी सबै